जागिर खान सबैले थाहा भएकै हो चम्चागिरी नगरी कहाँ राम्रो पोजिसनमा पुगिन्छ र त्यसैले म हाम्रो हाकिमका घरमा आउन जान थालेको थिएँ पनि धेरै नै भएको थियो हाकिमका बच्चा बच्ची कतै बोडस गरेका थिए हाकिमनी पनि त्यस्तै अठाइस तिस वर्षकी थिइन् म हाकिमको घरको सदस्य नै भएको थिएँ दारू पार्टीको लागि पनि म सबै बन्दोबस्त गरेर हाकिमलाई सधैँ नै लगिदिन्थेँ जे होस् चम्चागिरीले मेरो जागिर भएन भने राम्रो भएको थियो समयको खेल नै मान्नुपर्छ मलाई अर्को शारीरिक सुख पनि मिल्यो त्यो त्यही हाकिमको बुढी जित्ने हुन पनि हाम्रो हाकिम वा सयौँ चम्चा हात हजार मिटिङ अनि बुढीलाई कहाँ टाइम दिन पाउनु हुन पनि हाम्रो हाकिमका सयौँ चम्चा हजार मिटिङ अनि बुढीलाई कहाँ टाइम दिन पाउनु म अलि हिरो टाइपको थिएँ तथा बोल्न केही नै केही नै तथा तथा किचनतिर पनि घुसेर हाकिमनीलाई सहयोग गरिदिने हुने भएकाले होला मलाई नै हाकिमनीले मलाई नै इसारा गरिन् त्यो बेला हाकिम ट्रेनिङको लागि बिस दिन बाहिर जाने भए उनले नै हाकिमनीको अगाडि मेरो नाम लिँदै भने केही परिआए उहाँलाई नै भन् बस हाकिम बाहिर जाने बित्तिकै हाकिमनीको फाइमस सुरु भयो आज यो गरिदेऊ भोलि यो चाहियो आदि आदि दुई तिन दिनपछि त उनले राति घरमा नै खाना खान पनि बोलाइन् म पनि के कम थिएँ र उनको घरमा खाना खान गएँ उनलाई राति डर लाग्ने कुरा गरिन् म उनकै घरमा सुत्ने पक्का अब म जस्तो हन्टरलाई एक्लै आइमा मिलेको जसरी पनि देख्ने कुरा त पक्कै नै भयो म भन्दा पनि नै नै खरो भएको रहेछ मलाई सँगै सुत्ने आदेश दिइन् भन्नु विचार पोखिन् मेरो के जान्छ र मैले पनि हुन्छ नै भने तब म सेक्स सेक्सी हाकिमनीसँग बोल्नु बेडमा पुग्ने बित्तिकै घन घमासान यौन युद्ध हुन थाल्यो उनले मलाई गम अँगालो हालिन् मलाई किस गर्न थालिन् अनि मैले पनि उनलाई अङ्गालोमा हालेँ अनि उसँगै किस गर्न थालेँ उनको मुखमा मैले मेरो मुख जोडेँ अनि टङ किस गर्न थालेँ उनलाई निकै रमाइलो भएको छ लामो लामो सास फेर्न थालिन् आँखा चिम्मा गरेर मलाई किस गर्न थालिन् मैले बिस्तारै उनको बाक्रो हुन <clears throat> ब्राको हुक खोलिदिएँ अनि ब्रा निकालिदिएँ ओहो उनले दुधको पोको उनको दुधको पोको निकै ठुलो थियो करिब करिब हामीले सानोमा खेल्ने तिन नम्बरको फुटबल जत्रो एक हप्तामा न एक हातमा नअटाउने पोका देखेर मेरो मन निकै हर्षित भएर आयो जिन्दाङमा पहिलोपटक यत्रो दुध दुधको पोको <clears throat> भएको आइमाई देख्न लागेको थिएँ उनको दुधको पोका मार्न थाले एक हातले एउटा दुध मार्न थाले एक हातले एउटा दुधमा मार्न नमिल्ने भएकोले दुवै हातले उनको दुधको पोको पालैपालो माड्न थाले। दुधको मुन्टा अलि कालो र लप्सीको दाना जत्रै ठुलो थियो। यत्रो ठुलो दुधको पोका माड्न छुट्टै मजा आउँदो रहेछ। मजाले पोकाहरू पालैपालो मार्न थाले। उनले पनि निकै मजा आए जस्तो थियो। उनी अहहह दुधका मुन्टा बिस्तारै जिब्रोले खेलाउँदै उनको हातको बुधमा औँला पिसाउन पसाउन झिक्न थाले। सिसिस्वास्वा आहा गरेर गर अब गर मलाई अति भयो अह सिस सिस उनको मुखबाट आवाज आउन थाल्यो र उनलाई खाटमा सुताएँ अनि पेन्टी खोलेर मेरो भने सबै लुगा खोलेर नाङ्गो भएँ उनको दुवै खुट्टा फट्याएर उनको पुतिनी र मुख लगे उनले पुती पुरै पानीले भिजेको थियो त्यो वरिपरि छ्याप छ्याप्ती भिजेको थियो म मुख पुर्याएँ जब मैले मुख पुर्याएँ त्यहाँबाट उनको गन्ध एक प्रकारको रमाइलो थियो गन्धको वासना नै नगरी हस्ता नगरी मैले उनको गतिलाई पानी चाट्न थाले बिस्तारै बिस्तारै जिब्रेल उनको भुँडीको टिसी चलाउन थाल्यो आहा ओहो उफ यति मैले मलाई कहिले भएको थिएन अझै मजाले खेलाउन प्लिज आहा ओहो गर्दै अझै अझै उनले निकै इमोसनल आएर कराउन थालिन् आया अया आहा आहा आहा उन पनि तलबाट साथ दिन उन पनि तल उ तलबाट साथ दिन थालिन् म पनि के काम थिएँ र कहिले जिब्रो टिसी जलाउँथेँ कहिले बिस्तारै टोकिदिन्थेँ कहिले दुधको मुन्टा चुस्यो गरी चुसिदिन्थेँ मेरो हरेक जुसाबाट उनको टोकाइ उनले मदहोस हुन्थिन् म पनि जसमा सो क्रमले निरन्तरता दिन दिँदै थिएँ पन्ध्र बिस मिनटपछि बुद्धि खेलाउने क्रममा भयो काम भयो उनको बुद्धि यति पानी झऱ्यो कि खाटको तन्ना सबै भिजिसकेको थियो अनि म जुर्क उठेँ अनि उनलाई पनि उठाएँ हामी खाटबाट तल झऱ्यौँ उभि उभि गर्न थाल्यौँ उनको बुद्धि रस मेरो मुख वरिपरि लागेको थियो त्यो सबै मैले उनलाई पनि चखाइदिएँ त्यसपछि मैले फेरि खाटमा सुताएँ अनि खुट्टा फट्याएर मेरो ढन्केको लाँडपुतीतिर पुऱ्याएँ ल गर्छु ल मैले भने छिटो गर न म तिमीले लाँडको गएको जुगामा तडपड तडपिरहेको छु गर गर उनले भनिन् मैले पनि मेरो लानु उनको पुच्छमा छिराएँ खत खत खत खत गर्दै र उनी उनी मेरो प्यारो बुद्धि म क्या टाइट आहा ओ क्या मजा आयो तलबाट तपाईँ साथ दिनुहोस् मेरो आयो आयो तलबाट दिन थालेँ मलाई हल्का दुख्ला जस्तो भइरहेछ तर असाध्यै मजा आइरहेछ जिन्दगीमा यो नै मेरो पहिलोपटक हो यस्तो मजा गरिसकेको सिकेको त्यसपछि मैले आफ्नो जग्गा स्पिड बढाउन थाले बल्ल घरि गरी धक्का दिन थाले उनले पनि तलबाट धक्का दिइन् मलाई सघाउन थालिन् मलाई पनि उनले देख्न असाध्यै मजा आइरहेको थियो दस मिनट जति उतानु बाह्र रेक्स गरेपछि म उठेँ अनि उनलाई खाटबाट तल झारेँ अनि उनलाई घुप्टु पार्न लगाएँ अनि दुवै हात खाटमा टेक्न लगाएँ उनलाई घोप्टो पारेर अनि मेरो फेरि बुटमा छिराएँ बल गरेर एकैचोटि लम्बै मेरो सबै उनको बुटमा छिराएँ खुलात खुलात खुलात खुलात खुलत खुत खुत खुत गर्दै धमाधम धक्का मारिरहेको थिएँ या दुःख हो यसरी त अलि बिस्तारै गरेर उनले कराउन थालिन् उनको पीडाको कुनै वास्तै नगरी म बल गरी सेक्स गर्न थालेँ सायद अब दुखाइ कम भएछ उनले कराउन भयो र का हल्का हल्काइ हल्काइ मलाई मतगन सिक्न साथ दिइरहनु भएको थियो यसरी दिँदा झनै मजा आउन थाल्यो मैले बल गरी गरी दुख्न थालेँ उनको उनले पनि मजाले लिस्किएर हाल्न थालिन् र फेरि सिसिसीमा पनि मचिँदै हाल्न थालेँ फेरि धक्का मारिरहेको थिएँ मैले उनलाई फेरि अर्को आसन चेन्ज गर्न लगाएँ यस बेला उनलाई पारेर सुताएर पछाडिबाट हान्न थालेँ करिब आधा घन्टापछि यसमा धेरै बेर दिन सकेपछि थाकिँदो रहेछ र पुनः उठेर उनलाई उतार्नु पर्ने अनि दुवै उनको दुवै खुट्टा मेरो काँधमाथि राखेर फेरि उनलाई सेक्स गर्न थाले यसरी देख्दा तप झैँ पुरै लानु उनको बुद्धिभित्र छिरियो अनि बल गरी गरी उनलाई यसै गरी नै थालेँ अनि फेरि आहा आहा गर्दै कराउन थालेँ यसरी लगातार पाँच मिनट जति देखेपछि मेरो सबै मैले मेरो लाडबाट निस्केको मलाई सम्हाल्नै नसकिनँ उनको बुद्धिभित्र सबै माल झारिदिएँ